अग्राधिकारका अग्राधिकारमा राख्ने निर्णय भइसकेको छ चुनावी वातावरण र असन्तुष्ट दलहरूसँगको वार्ताका विषयमा सरकारले छलफल गर्दैछ केबीर अघि शुरू भएको मन्त्री परिषद बैठकमा चुनावका लागि चाहिने सुरक्षा नेकपा माओवादीले चुनावका विपक्षमा गरेको निर्णय र असन्तुष्ट दलहरूसँगको वार्ताका विषयमा छलफल हुनेछ बैठकमा चुनावसँगै विभिन्न मन्त्रालयगत एजेन्डा र बजेटको तयारीका विषयमा पनि छलफल हुनेछ बजेटमा जनता केन्द्रित कार्यक्रम निर्वाचन आयोगले मागेको सिलिङ सहितका विषयमा पनि छलफल हुने मन्त्री परिषदको कार्यालय मन्त्रालयले जनाएको छ निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारणको कानूनी बाटोको विषयमा आज छलफल गर्दैछ छलफलका लागि केही बेरमा आयोगले कानूनविदहरूलाई बोलाएको छ क्षेत्र निर्धारण आयोगलाई दिएको सीमा निर्वाचन कानूनका जटिलता र क्षेत्र निर्धारणको आधारका विषयमा कानूनविदहरूसँग छलफल गर्ने आयोगले जनाएको छ यसअघि हिजो आयोगको जनसङ्ख्या भूगोल निर्वाचनका विज्ञहरूसँग छलफल गरेको थियो आयोगका प्रवक्ता टेकप्रसाद ढुङ्गानाले पच्चिस गतिसम्म निरन्तर सुझाव माग्ने र त्यसपछि आयोग क्षेत्र निर्धारणको काममा लाग्ने बताउनुभयो विज्ञ र विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरूले भने फरक फरक सुझाव दिएका छन् कानूनविदहरूसँगको छलफल अहिले केही बेरमा आएको कार्य नयाँ बानेश्वरमा हुनेछ तराई मधेस लोकतान्त्रिक पार्टीले संविधानसभा निर्वाचनमा मधेसी दलहरूबीचको एकता र आफ्नो पार्टीको रणनीतिको विषयमा आज आधिकारिक धारणा सार्वजनिक गर्दैछ हिजो बसेको कार्य सम्पादन समिति बैठकको निर्णय आज सार्वजनिक गर्ने तमलोपाले बताएको छ तमलोपाले मधेसी दलहरूबीच एकता र मोर्चाबन्दी सहितको रणनीति बनाएको छ त्यस्तै चुनाव समयमै गर्नको लागि दबावमूलक अभियान चलाउने विषयमा पनि निर्णय भएको प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले जानकारी दिनुभयो चितवनको फिक्स फिस्लिङमा गैराती भएको सवारी दुर्घटनामा परि पूर्व मन्त्री किरण गुरुङसहित चारजना घाइते भएका छन् मुगलिनबाट काठमाडौँ जाँदै गरेको ना दुई ख आठ चार नौ नौ नम्बरको ट्रक र काठमाडौँबाट मुगलिन आउँदै गरेको ग एक छ सात नौ एक छ नम्बरको कार एक आपसमा ठोक्कदा गुरुङसहित मकवानपुर हेटुडा चारका सन्तोष लामा पोखराका रमा गुरुङ बोसो गुरुङ घाइते हुनुभएको हो घाइते चारैजनाको भरतपुर कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ प्रसुति गृह थापाथलीमा टेस्टब्यू अर्थात् आइभीएफ प्रविधिबाट कृत्रिम गर्भधान सेवा लिन चाहनेको संख्या बढ्दै गएको छ पहिलोपल्टमा असफल भए पनि दोस्रो प्रयास सफल भएसँगै सेवा लिनको लागि निवेदन दिनेहरू बढेको अस्पतालले जनाएको छ अस्पतालका निर्देशक डाक्टर शिला वर्माले झण्डै पचासजनाले सेवा लिनको लागि निवेदन दिएको बताउनुभयो निज अस्पतालको भन्दा कम मूल्यमा आइभीएफ सेवा दिने र सेवा प्रभावकारी हुँदै गएकाले सेवा लिन चाहनेको संख्या बढेको उहाँको भनाइ छ प्रसुति गृहमा अहिलेसम्म आइभीएफ प्रविधिबाट गर्भधान गराइएका मध्ये पाँचजनामा सफल भएको छ तेस्रो चरणमा सातजनामा गरिएको छ त्यसको गति जाउन अझै दुई हप्ता जति लाग्ने डाक्टर वर्माले बताउनुभयो निवेदन दिएका मध्ये उमेर र प्रजनन क्षमता बढी देखेकालाई विशेषज्ञले छनौट गरे र त्यसपछि औषधि उपचार सुरु हुने गरेको छ पूरै उपचार प्रक्रियामा एक एक महिना जति समय लाग्ने वर्माले बताउनुभयो भारतको दिल्लीबाट आएका आइबिएफ विशेषज्ञ र एब्रियो एब्रियोलोजिस्ट सहित प्रसुति गृहकै दुईजना चिकित्सक र तालिम प्राप्त नर्सहरूले उपचार सेवा दिने गरेका छन् आइबिएफको सफलता दर विश्वमा नै तीस प्रतिशत मात्र रहेकाले कृत्रिम गर्भधान गराउने सबैले सफलता नपाउने डाक्टर वर्माको भनाइ छ तीस वर्षसम्मकामा सफलता दर बढी भए पनि त्यस वर्ष नागेका र प्रजनन क्षमता कम भएकामा सफलता दर कम हुने भएकाले पूर्णत सफल हुनैपर्छ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 दो एन्जल वाटको वर्षको उमेरमा निधन भएको छ अमेरिकी कम्प्युटर हिस्ट्री म्युजियमले एन्जल वाटकी छोरीलाई उद्धित गर्दै स्थानीय समयअनुसार मंगलबार राति निधन भएको बताएको हो एन्जल वाटले सन् उन्नाइस सय साठीको दशकमा दुईवटा धातुका चक्कालाई काठको खोल लगाएर चल्ने माउस प्रकृतिको उपकरण विकास गर्नुभएको थियो उहाँले सन् उन्नाइस सय सत्तरीमा यसको स्वामित्वको अधिकार प्राप्त गरे पनि सत्र वर्षसम्म यसको खरिद बिक्री हुन सकेको थिएन उहाँ काम गर्ने संस्था स्ट्यानफोर्ड रिसर्च इन्स्टिच्युटले माउसको थप उत्पादन र खरिद बिक्रीको लागि चालिस हजार डलरमा एप्पल कम्पनीका लागि सन् उन्नाइस सय तिरासीमा लाइसेन्स दिएपछि सन् उन्नाइस सय सतासीदेखि मात्रै माउसको खरिद बिक्री शुरू भएको हो सन् उन्नाइस सय अस्सीको मध्यदेखि कम्तीमा पनि एक अर्ब माउस बिक्री भएको अनुमान छ अब खेल समाचार एन्डी मोरे विम्बल्डन टेनिसको सेमी फाइनलमा प्रवेश गरेका छन् गैरातीको गैराती भएको निकै प्रतिस्पर्धात्मक खेलमा मरेले क्वार्टर फाइनलमा फर्नान्डो फर्डासको लागि तीन दुईको सेटमा पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएका हुन् लगातार दुई सेट चार छ तीन छले गुमाएको मरेले त्यसपछिको तीनवटै सेट जितेका थिए उनले छ एक छ चार र सात पाँच स्कोरको साथ विजयी भए समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक अन्तरिम मन्त्री परिषदका अध्यक्ष रेग्मी विरूद्ध परेको सबै रिटहरूमाथि आजदेखि सुनवाई शुरू हुने चुनावी वातावरण र सन्तुष्ट दलहरूसँगको वार्ताका विषयमा छलफल जारी निर्वाचन क्षेत्र निर्धारण आयोगले आज कानूनविदसँग छलफल गर्दै चुनावमा मधेसी दलहरूसँगको सहकार्यबारे तमलोपाले आधिकारिक धारणा ल्याउँदै इजिप्टमा सेना प्रमुख फत्ताहद्वारा राष्ट्रपति मोर्सीलाई गिरफ्तार गरी सैनिकको राष्ट्रपतिको अधिकार काम मुख्य न्यायाधीशले सम्हाल्ने घोषणा र एन्टिमोरे विम्बल्डन टेनिसको